नेपालीहरूको महान चाड बडा दशै प्रत्येक नेपालीहरूले उत्साहका साथ मनाइरहँदा संचारकर्मी सुरक्षाकर्मी तथा स्वास्थ्य कर्मी लगायतलाई भने आफ्नो कामप्रति झन उत्तरदायित्व थपिने बताएका छन् चाडपर्वको समयमा चोरी डकैती झै झगडा इत्यादि बन्ने भएकोले सुरक्षा व्यवस्थाका लागि थप गस्ती गर्ने गरेको सुरक्षाकर्मीहरूले बताएका छन् चाडपर्वका समयमा जनताहरूलाई थप सुरक्षा प्रदान गर्नुपर्ने भएकोले चाड़ पर्व पनि कार्यालयमै मनाउनु पर्ने बाध्यता रहेको भएको छ यसरी चाडपर्व मनाउन घर जान नपाए पनि जनताहरूले चाडपर्व मनाएको देख्दा आफूलाई खुसी लाग्ने गरेको अस्थायी ट्राफिक पोस्ट पूर्वी चितवन पर्साका प्रमुख नायब निरीक्षक उमेश महतो शैले बताउनुभयो त्यस्तै त हो जनताहरूले मनाउने हो त्यो हेरेर हामीले चाहिँ अब आनन्द लिने हो त्यही त हो त्यही हो दसैँको बेलामा अब नर्मल ड्युटी हो घर जानु पर्दा यो के आइन्छ पुलिसको लाइफ यस्तै हो अनुभव गर्ने यताउता गरी केही हेरेर देख पुलिसलाई सधैँ चार तिहार सधैँ पर्व हो त्यही यो मनलाई मनाएर बस्नुपर्छ त्यही त अरू बेला घर बाहिर भए पनि चाडपर्वको समयमा परिवार सँगै बसेर मनाउन सबैको चाहना हुन्छ चाडपर्वको समय भनेको सबै आफन्त परिवार एक हुने र हाँसी खुसी मनाउने समय हो तर चाडपर्वको समयमा जनतालाई थप सुरक्षा प्रदान गर्नुपर्ने भएकोले आफ्नो ड्युटीमै रमाएको असै बहुमत सिंह बस्नेतले बताउनुभयो तर चाडपर्व मनाउन कहिले आउने भनेर घरबाट फोन आउँदा भने मनै खिन्न भएको इलाका प्रहरी कार्यालय टाढीका असै बहुमत सिंह बस्नेतले बताउनुभयो यो अगाडि कहिले पनि यसरी घरबाट टाढा भएर चाहिँ यसरी दसैँ मनाइएको थिएन घरबाट टाढा रहेर अब आफ्नो परिवारदेखि टाढा अलिकति खिन्न चाहिँ लाग्छ मेरो त पहिलोचोटि हो त्यस कारणले त्यस्तो खोइ त्यस्तो पीडा नि भएको छैन तर घरबाट फोन आउँदाखेरि अब कोही आउँछ भनेर सोद्धाखेरि अलिकति मन्सिनु विशेष गरेर सुरक्षाकर्मीहरूले चाडपर्वको समयमा थप सुरक्षा प्रदान गर्नुपर्ने भएकोले घर जान नपाउने व्यवस्था रहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ तर परापूर्व कालदेखि नै मनाउँदै आएको बडा दशैं पनि मनाउनु पर्ने भएकोले आफूभन्दा सिनियरहरूको हातबाट टीका लगाएर दशैं मनाउने गरेको पनि बताएका छन् चाडपर्व भन्ने बित्तिकै मानिसहरू बढी रक्सी खाने रमाइलो गर्ने बढी भीड़भाड़ हुने चोरी डकैती लुटपाट दुर्घटना इत्यादि हुने भएकोले थप सुरक्षा व्यवस्था गर्नुपर्ने हुन्छ त्यसैले चाडपर्व भन्दा पनि जनताको सुरक्षा व्यवस्थालाई नै बढी महत्व दिने गरेको इलाका प्रहरी कार्यालय टाँडीका कार्यालय प्रमुख नकुल पोखरेलले बताउनु भयो विशेष गरेर चाडपर्वहरूमा हुने चाहिँ अनेक किसिमका चोरी लुटपाट त्यसमा त्यसपछि झै झगडा कुटपिट जस्ता घटनालाई चाहिँ नियन्त्रणमा लिनुपर्ने कारणले गर्दाखेरि हामी यो दसैँ र चाडपर्व भन्न भन्दा पनि अब हामी चाहिँ नागरिकहरूको जीव धनकै सुरक्षाको लागि बढी केन्द्रित हुनुपर्छ र यसको अवला अलावा पनि अब चलिआए आएको जुन रीतिरिवाज संस्कारहरू हुन्छ त्यो अनुसार अब टिकाको दिन सामान्य टिका लगाउने आफूभन्दा सिनियरहरूबाट त्यसपछि दसैँ चाहिँ सँगै बसेर खाने जुन एउटा रमाइलो गर्ने जुन चलन छँदैछ त्यसलाई चाहिँ अब सकेसम्म समयको आधारमा मिलाएर हामी सँगै बसेर रमाइलो पनि गर्छौँ सँगसँगै टिका ग्रहण पनि गर्छौँ आफूभन्दा अग्रजहरूबाट सिनियरहरूबाट र त्यसका साथसाथै आफ्नो जुन ड्युटी छ आफ्नो जुन कर्तव्य छ त्यसलाई पनि अब हामी पुरा गर्छौँ नागरिकको जीवधनको सुरक्षा नागरिकहरूले समग्रमा राम्रोसँग दसैँ मनाउन पाउन् भन्ने यसरी बडा दशैं नेपालीहरूको महान चाड भएकोले सबैले स्वतन्त्र पूर्वक मनाउन पाउनु पर्दछ चाडपर्व भन्ने बित्तिकै बढ़ी रक्सी नखाने लुटपाट चोरी डकैती नगर्ने तथा सवारी साधन चलाउने व्यक्तिले पनि व्यवस्थित तरिकाले सवारी साधन चलाउने हो भने पक्कै पनि चोरी डकैती लुटपाट र दुर्घटनालाई नियन्त्रण गर्न सकिन्थ्यो र सर्वसाधारणहरू ढुक्क भएर चाडपर्व मनाउन पाउँथे तथा जनताको सुरक्षामा खटिनु भएका सुरक्षाकर्मी पनि आफ्नै घर परिवारसँग बसेर दशैं मनाउन पाउनुहुन्थ्यो